देशमा हरेक वर्ष लोडसेडिङ बढ्दै जाँदा जनताहरू मारमा परेका छन् नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी सातामा अस्सी घण्टा दैनिक सरदर बाह्र घण्टासम्म लोडसेडिङ समयावधि बढाएको छ नेपाल खोला नाला र नदीहरूले भरिएको विश्वकै जलस्रोतको हिसाबले दोस्रो धनी देशको रूपमा चिनिन्छ नेपालमा प्रशस्तै जलस्रोतको सम्भावना हुँदाहुँदै पनि आवश्यक स्रोत साधनको अभावले राज्यले मुलुकमा प्रशस्त मात्रामा विद्युत विद्युत उत्पादन गर्न सकेको छैन आम जनता अध्यारोमा जीवन बिताउन बाध्य छन् लोड सेडिङले मानिसको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष असर पारिरहेको छ लोड सेडिङको कारण विभिन्न क्षेत्रमा असर परेको र भविष्यको कर्णधार विद्यार्थीले पढ्न नपाउँदा उनीहरूलाई नराम्रो असर पारेको बताउनुहुन्छ बकुलहर निवासी स्थानीय चन्द्र उप्रेती सबै सेक्टरसँग सम्बन्धित कर्मचारी विद्यार्थी उद्योगपति अथवा कामदार सबैलाई छोएको छ स्पेसल्ली मैले भन्नुपर्दाखेरि उद्योग धन्दा र विद्यार्थीहरूले चाहिँ अति नै दुःखदायी परिस्थिति झेल्नु परेको छ लोड सेडिङले असर नपार्ने क्षेत्र सायद कमै होला एक सामान्य व्यक्तिदेखि ठूला ठूला उद्योगपति सबै मारमा परेका छन् घरायसी सामान्य काम खाना पकाउनेदेखि कार्यालयको काम हस्पिटल व्यापार व्यवसाय सम्पूर्ण काम गर्न विद्युतको आवश्यकता पर्दछ यसरी धान्नै नसकिने लोड सेडिङले गर्दा व्यक्तिको दिनचार्यसँगै देश विकासमा नै असर पुगेको छ देशमा राजनैतिक अस्थिरता रहेको र राजनैतिक दलका नेताहरूले जनताको हितका लागि काम गर्न नसकेकाले लोडसेडिङ बढेको भन्नुहुन्छ बकुलर निवासी कृष्ण शर्मा अब अहिले चाहिँ सरकारले पनि अब कर्मचारीले चलाएको सरकार छ कुनै नयाँ उनीहरूको चाहिँ महत्वाकांक्षी कार्ययोजना उनीहरू गर्न चाहँदैन गर्दाखेरि कुनै विवाद हुन्छ कि भन्ने डरले उनीहरूले केही नगरेका हुन् जनप्रतिनिधिको सरकार हुन्थ्यो भने कुनै नयाँ खालको चाहिँ जोखिम पनि उठाएर काम गर्थे होला तर जनताहरूमा निकै नै मर्का परिरहेको छ अब सम्पूर्ण स्थिरता राजनीतिक स्थिरताको कारणले पनि हो यसरी जनताहरू धान्नै नसकिने लोडसेडिङको मारमा परिरहँदा विभिन्न कारणले लोडसेडिङ बढाउनु परेको र खास गरी प्राय नदीहरू हिमनदी भएकाले वर्षायाममा हिउँ पग्लने तर हिउँदमा पानीको सतह घट्न जाँदा लोडसेडिङको समय बढ्ने बताउनुहुन्छ नेपाल विद्युत प्राधिकरण भरतपुरका प्रमुख उमेश कुमार झा वर्षा सिजनमा र गर्मी सिजनमा हाम्रो चाहिँ प्राय नदीहरू हिम नदीहरू हुन् कि अनि हिउँ पग्लेर आउने नदी हुन् गर्मीको समयमा के हुन्छ भने र पानी पर्ने बेलामा त खोलाहरूमा अत्याधिक पानी आउँछ नै गर्मीको समयमा पनि हिउँ पग्लेर चाहिँ पानी आइरहेको अवस्था हुन्छ तर जाडोको समयमा के हुन्छ भने जम्मै नदीहरूको बहाव लगभग एक तिहाई भन्दा पनि घट्ने चाहिँ नेपालको नदीहरूको चाहिँ यो बहाव नै घटेको कारणले चाहिँ उत्पादन पनि त्यही हिसाबले एक तिहाई मात्रै घटेको कारणले लोड सेडिङ वृद्धि भएको लोड घटाउनको लागि सम्पूर्ण जनताहरूले पनि आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन सक्छन् अनावश्यक रूपमा विद्युतीय साधनको प्रयोग नगरी त्यसलाई सदुपयोग गर्न सकेमा पनि लोडसेडिङ कम हुने बताउनुहुन्छ फेरि पनि प्रमुख झा जनरल जुन सिम हुन्छ त्योभन्दा यो सिएफएल सिमको प्रयोग गरिदिने अनि अननेसेसरी अब जस्तै यदि चाहिँ कुनै पानी तान्ने काम छ भने पानी तान्ने काम बेलुका पख राति पख चाहिँ एघार बाह्र बजेदेखि अलिकति बढी बत्ती त्यति बेला चाहिँ उपलब्ध हुन सक्छ त्यति बेला चाहिँ अब पानी तान्नेहरू त्यो चाहिँ अलिक अफ टाइममा चाहिँ चलाइदिने र अनावश्यक विद्युतको प्रयोग चाहिँ नगर्ने इक्विपमेन्टहरू त्यस्तो चिजलाई अलिकति चाहिँ आवश्यक हुने उपकरणहरू मात्रै चलाएर र अन्य उपकरणहरू चाहिँ अफ टाइममा अलिकति सञ्चालन गरिदियो भने लोड सेडिङमा केही सहयोग पक्कै पनि यसरी सम्पूर्ण क्षेत्रमा असर पार्ने लोड सेडिङको दिगो व्यवस्थापनको लागि भने सरकारले ध्यान दिनु जरुरी छ देशमा भएको स्रोत साधनलाई सही तरिकाले परिचालन गर्ने हो भने लोड सेडिङको समस्या सायद नेपाली जनताले भोग्न नपर्ला